अब कोही रहँदैनन् समाचारबाट टाढा स्वदेश अनि विदेशका समाचार प्रवासी अनलाइन रेडियोमा तपाईँको वरिपरि कुनै कार्यक्रम हुँदैछ कुनै घटना घटेको छ अथवा कुनै कार्यक्रम भइरहेको छ भने हामीलाई जानकारी गराउनुहोस् हामी त्यसलाई समाचार बनाएर प्रसारण गर्नेछौँ हाम्रो रेडियो विश्वको कुनै पनि कुनाबाट प्रत्यक्ष सुन्नको लागि लगन गर्नुहोस् W W W dot Pravasi online dot com email info at Pravasi online dot com संपूर्ण प्रवासी को एवटे आवाज प्रवासी अनलाइन रेडियो